ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फन बोर्ड काठमाडौँको आर्थिक तथा प्राविधिक सहयोगमा गुल्मीका तीन गाविसका ठुला योजना सम्पन्न गर्नका लागि एक करोड भन्दा बढी बजेट विनियोजन गरिएको थियो जसमा घोष बर्दवास खानेपानी योजना हाडाडेका एक सय अठाइस घरधुरीका लागि अठाइस लाख तेत्तिस हजार तिन सय रुपियाँ पिपलधारामा सत्तरी घरधुरीको उदिना सुफल खानेपानी योजनाका लागि एघार लाख अठार हजार तिन सय दस रुपियाँ कर्लामचौर योजनामा बाह्र लाख उनपचास हजार सतासी रुपियाँ छुटिएको थियो सबै कामको ठेक्का पहाडी उपभोक्ता ठेकेदार संस्था र दाता बीच दुई हजार उनसत्तरी साल असोज एघार गते भएको सम्झौता अनुसार ती योजनाहरू गएको साउनमा नै सम्पन्न हुनुपर्ने थियो तर ठेकेदारले समयमै काम नगरेपछि साउन एक गते फन्ड बोर्डले म्याद थप गरेको थियो सम्झौता अनुसार दर्लमचौर र पिपलदाराका योजनाहरू फागुन मसान्त र हाडाडेको योजना चैत चैत्र मसन्तासम्म सम्पन्न भइसक्नु पर्ने भए पनि कुनै पनि योजनाको काम सुरुसम्म भएको छैन हाडाडेको योजना म्याद थप गरेपछि पनि फागुन मसन्तसम्म त घर घरमा धारा खस्नु पर्ने हो तर कामै सुरु भएको छैन यस सम्बन्धमा उदिना सुफल खानेपाने उपभोक्ता समितिका अध्यक्ष शिवलाल खनालसँग पनि हामी टेलिफोन सम्पर्कमा छौँ हेलो हेलो हजुर नमस्कार नमस्कार तिबलालजी तपाईँ त्यो योजनाको अध्यक्ष हो रे होइन अनि तपाईँले चेकमा साइन पनि गरिसक्नु भएको छ अरे तर काम सुरु भयो कि भएन कतिको योजना सबै बताइदिनुहोस् न हाम्रो चाहिँ काम सुरु भएको छैन पैसा पनि हामी देखाएको छैनौँ यो अब चार वर्ष दिन बित्यो कुनै पनि काम हाम्रो भएको छैन भनेपछि सभासद दुमन थापाले तपाईँहरूलाई चाहिँ नि मासो मासो भ्यागुतो बनाइदिनु भयो क्या अहिलेसम्म त्यस्तै छ हामी अस्ति बुढेलसँग बुढेल भयो तारिकमा बुढेल बस्यो हामी अस्ति हजुर बुढेल बस्यो कहिले सन्धि कहिले कहिले तमास कहिले पुल पास गर्ने कहिले के गर्ने हामी दौडधुप गरेर गरेछौँ अब कुनै पनि काम कतिपय टुङ्गो कति लाख अहिलेसम्म कुनै पनि टुङ्गो छैन कि ओहो भनेपछि अनि सभासद विरुद्ध अलिकति कुरा उठाउने होइन त ब्याङ्कले सिमेन्ट दिएन कि हजुर हजुर ब्याङ्कले त्यो देखाउँदै खाएन हजुर मैले भने कि म अध्यक्ष हो मसँग छाप छ मसँग चेक छ हो मैले ब्यालेन्स चेकमा सही तपाईँले गरेँ गर्नुलाई मैले सबैले गरियो अनि त्यो देखाउनु इसीमा देखाउनु इसीमा देखाउनु मिल्दैन दुमन सरको सल्लाह नभएछ इसीमा देखाउनु मिल्दैन भन्न ब्याङ्क कर्मचारीले भनेपछि अब के गर्नु भनेपछि ठुलो चलखेल र मिलोमोतो भएको पाउनुभयो भनेपछि स्थानीय तपाईँका उपभोक्ताहरूले तपाईँलाई त खुब गाली गरिराखेका होला नि त होइन मलाई यो अध्यक्ष पनि कति मिल्यो कि भन्ने त सबैले प्रश्न नभने पनि भित्रमा त्यही त केही गरेको कुम्लाको भाइ अर्कैले कुम्ला होला बिचरा तपाईँहरूलाई चाहिँ मफतमा चाहिने यो टाउको दुखाइ भयो हस्त जानकारीका लागि धन्यवाद उपभोक्ता समितिका अनुसार थापाले पहिलो किस्ता बापत सबै रकम निकालिसकेका छन् त्यस विरुद्ध अख्तियारमा मुद्दा परेको थाहा पाएपछि उनीहरूले मेगा ब्याङ्क अर्खाँचीमा पुगेर ब्याङ्क स्टेटमेन्ट समेत मागेका थिए तर सो ब्याङ्कले थापाको अनुमति बिना दिन नमिल्ने भनेपछि खाली चेकमा हस्ताक्षर गरेर दिए कार्यका उपभोक्ता समितिका अध्यक्ष समेत यति बेला तनावमा छन् खाता समितिका अध्यक्ष र संस्थाका अध्यक्ष गुमन थापाको संयुक्त हस्ताक्षरमा चल्ने गरी खोलिएको छ पहिलो किस्ता बापत हाडाडेको अठार लाख उनासाठी हजार सात सय उनासत्तरी रुपियाँ दर्लामचौरका लागि छ लाख चौहत्तर हजार दुई सय चौरानब्बे रुपियाँ र पिपलधाराका लागि पाँच लाख एघार हजार आठ सय पचपन्न रुपियाँ मध्ये धेरै रकम निकालिसके भन्ने स्रोतले दावी गरेको छ यस यस सम्बन्धमा घुस बर्दबास खानेपानी तथा सरसफाई योजना उपभोक्ता समितिका अध्यक्ष एम बहादुर कुँवरसँग हामी टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार नमस्कार नमस्कार हजुर यो हाडाडेको जुन खानेपानी तथा सरसफाई योजना त सुरु नै हुन सकेन नि किन त्यस्तो ढिलाइ भएको होला सबै कुराहरू शङ्का चाहिँ गएको हुनाले यो काम चाहिँ अहिलेसम्म हुन सकेका छैन काम पनि नभएको भनेर हामीले चाहिँ फन्ड बोर्डमा फेरि चाहिँ हामीले त्यो पर्सेन्ट स्टाफ पठाएका छौँ हामीले त्यो फन्ड बोर्डमा पनि जुन हाम्रो सम्पर्क हो उहाँसित पनि हामीले सम्पर्क राखेका छौँ अहिलेसम्म हाम्रो कुनै सम्पर्क आएको छैन अनि हाम्रो चाहिँ एमआरएमएनसीको संस्थाबाट जुन हाम्रो सुरुदेखि अहिलेसम्म जुन पर्दै गराउँदाको सबै कुराहरू गर्दाखेरि हामीले चाहिँ सत्तरी हजार रुपियाँ हाम्रो उपभोक्ताको तर्फबाट खर्च भइसकेको छ अनि त्यसपछि मेगा ब्याङ्कमा हामीले चाहिँ डेढ पर्सेन्ट पूर्णतर्फ भनिसकेपछि हामीले मेगा ब्याङ्कमा चाहिँ उपभोक्ताको तर्फबाट हामीले चाहिँ साढे सन्ताउन्न हजार रुपियाँ चाहिँ जम्मा गरेका छौँ त्यसको चाहिँ समस्याहरू चाहिँ भएको छ योजना हो लाखको योजना हो कति रे लाखको योजना हो हाम्रो प्रथम किस्तामा अठार लाख भनेर चाहिँ हामीलाई त्यही नै हो सर त्यसो भए त पैसाभरि हामीलाई तपाईँलाई व्यथा हामीलाई भयो होइन हजुर सर यस्तो यस्तै कुराहरू चाहिँ अब अहिलेको छ त्यो संस्था मार्फत अति पीडित छ किरण हाम्रो तर्फबाट हाम्रो संस्थाको तर्फबाट यहाँको चाहिँ उपभोक्ता पीडित हामी समेतलाई यो सबै कुराहरूलाई चाहिँ जानकारी गरिदिनु हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद छ किन डराउनु भएको छ र उपभोक्ता समिति तर्फबाट मुद्दा ठोक्न लगाउनुहोस् हामीले फेरि पनि आशा राख्छौँ भनौँ न संस्था भएको हुनाले किसिमको छलफल हुन्छ भन्ने कुरो थिएन म यस्तो पनि हुनुभएछ म समितिको तर्फबाट हजुरलाई धन्यवादको रूपमा दिन चाहन्छु हस् धन्यवाद हामीले पनि आम उपभोक्ताले जस्ताको तस्तै जानकारी गराउन खोजेको हो है त हस् यसरी एकै पटक सम्झौता भएर गुल्मीमा जस्तै सभासद थापाले ठेक्का लिएका खानेपानी योजनाहरू अरखाँचीमा पनि अलपत्र परेका छन् अरखाँची भगवतीको जुके खोला गडेलचौर योजनामा एक्काइस लाख एकहत्तर हजार आठ सय छ्यालिस रुपियाँ अरखाँचीको घट्टे खोरिया खानेपानी योजनामा पचासी लाख चौरासी हजार एक सय छत्तिस रुपियाँ खनको देउ पुजे सित खानेपानी योजनाका लागि पन्ध्र लाख पचास हजार एक सय साठी रुपियाँ त्यस्तै बलकोटको पँधेरा खोलाका लागि अडतिस लाख एक्काइस हजार नौ सय चौरानब्बे रुपियाँ ठाडाको मुस्लेघाट पदमे खानेपानी योजनाका लागि एघार लाख उनासत्तरी हजार तिन सय चौवालिस रुपियाँ बजेट फोन बोर्डबाट छुटिएको थियो योजना सञ्चालन गर्ने एमआरएमजी का अध्यक्ष थापारा उपभोक्ता समितिका अध्यक्षको नाममा खाता सञ्चालन गरी योजना सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ यस सम्बन्धमा यति बेला सभासद थापाको चौतर्फी आलोचना भएको छ यहाँ सम्म कि उहाँ आफैले राखेका प्राविधिक कर्मचारी अरखाँचीका रुद्र महतरा समेत उहाँको कडा आलोचना गर्दै आउनु भएको छ हामी उहाँसँग टेलिफोन सम्पर्कमा छौ हेलो नमस्कार हजुर नमस्कार रुद्र महतराजी तपाईँ त्यति बेला यो एमआरएनजी प्रोजेक्टको तपाईँ प्राविधिक पक्ष हेर्नुहुन्थ्यो होइन हजुर हजुर के पाउनुहुन्छ निकै हुना मिना भएको भन्ने गुनासो छ नि दुमन थापाबाट हजुर हजुर एकदम यो अलि बढी नै मात्रामा हिनामिना गरेको जस्तो पाइन्छ अब पछि कर्मिक रूपले अरू उद्योगहरूको पनि यसरी नै पैसाहरू निकालिएको पैसाहरू करिब करिब अहिले एक करोड सवा करोडको हाराहारीमा निक्लिएको जस्तो सर भगवती गाविसको अध्यक्षसँग पनि मैले सम्पर्क राखेँ होइन हरिलाल पाण्डे हुनुहुन्छ रहेछ होइन हरिलाल पाण्डे उहाँले चाहिँ आफ्नो गाविसमा सुरु भएको खाडामा सुरु भएको ढिलो भएको भन्ने मात्रै गुनासो राख्नुभयो अहिले पछिल्लो चरण होइन त्यो अलिकति सर यस्तो छ अरे अलिकति त्यो केही सामानहरू लिएर त्यो सुरु गराइएको भन्ने अवस्था जस्तो देखिन्छ मलाई पनि अब त्यो हाम्रो जुन field coordinator director Juddha Khadka भन्ने हुनुहुन्थ्यो भाइको उहाँ सरले मलाई त्यो साइडमा जानु पर्यो भन्ने कुराकानीहरू गरेको अवस्था थियो मैले भने साइडमा कसरी जाने अब साइडमा सबै सामानहरू मेटेरियलहरू पुग्छ अनि पुगिसकेपछि त्यो जुन योजनाको काम सञ्चालन गरिदिनको लागि म एकपल्ट जाउँला नत्र चाहिँ त्यो अवस्थामा जाँदैन त्यो उपभोक्ताहरूबाट गाली खाने गर्ने काम बिगार्ने एउटाले गाली खानुपर्छ हामी प्रत्यक्ष रूपमा गएर फिल्डमा काम गर्ने त्यही भएर मैले चाहिँ त्यस्तो गरिरहेको थिएँ अहिले चाहिँ केही अलिअलि मात्र सुरु भएको जस्तै खनमा पनि केही पाठहरू छोरी अक्षर चाहिँ कम्प्लिट भएर उपभोक्ताहरूलाई बुझाउनु पर्ने बेला भइसकेको अवस्था हो त्यति बेला बुझाइसक्नु पर्ने बल्ल सुरु हुँदैछ जुन काम गर्नुपर्ने हो त्यो काम चाहिँ झारा टार्ने काम मात्रै हुने जस्तो देखिन्छ भन्छन् नि त एकदम सर अब त्यो त कस्तो कस्तो अब यो त एउटा सबै हाम्रै जुन पैसोलाई अब ऋण स्वरूप ल्याएको है नेपाल सरकारले अनि त्यही नै खतम पार्ने जस्तो खेलो भइरहेको सर अनि जनताले चुनेर पठाएको प्रतिनिधिबाट त यस्तो हुन्छ भने अरूबाट कस्तो अपेक्षा राख्ने भन्नुहोस् त भन्नुहोस् अब त्यही त छ हेर्नुहोस् न अहिले उहाँको जुन मैले भनिसकेँ पनि नि त्यो संयुक्त खाता खोल्ने सिस्टम उहाँको त्यो गर्ने नियत नै रहेछ त आफ्नोमा स्वयं आएर आफ्नो र जुन उपभोक्ता समितिको अध्यक्षमा को नाममा त्यसरी खोलिएको छ होइन अनि आएर सप्लायर्सहरूलाई जुन चोइसहरू गर्दाखेरि पनि त्यो सप्लाइसहरू छान्दाखेरि पनि कुनै पनि प्राविधिकहरूलाई लगिया छैन हामी हिस्साहरूमा नलगेर स्वयं उपभोक्ताहरूलाई पेट्रोलमा बोलाएर त्यहाँ चाहिँ त्यो जुन सप्लायर्सको ऊ नै नभएको के त्यहाँ स्टोर केही नै नभएको हेटौँडाको कतातिरको त्यो मान्छेलाई अब खोल्न लगाएर त्यस्तो अवस्थामा यो लथालिङ्ग पारेको देखिन्छ यो विषयमा जनताले कुरा उठाउने कि नउठाउने भन्नुहोस् त एकदम उठाउनु पर्छ कि यस्तो विषयमा त उठाउनु पर्छ म स्वयं होइन उहीँको अहिलेसम्म त म क्यारे राजीनामा दिएको होइन उही स्टाफ भएर त मलाई पनि चित्त बुझिराखेका कुरो छैन कि यो चाहिँ जहिले पनि पटक पटक यो कर्मचारीहरूको तलबको बारेमा भने यस्तै हुने गर्थ्यो कि अब एउटा तपाईँको यो गुर्मी यो गौराकोट भन्ने ठाउँको एकजना स्टाफ हुनुहुन्थ्यो त्यहाँ इएससी तथा एससिएस भनेर यो फिल्ड कोअर्डिनेटर तथा सफ्टवेयर सुपरभाइजर भनेर चाहिँ राखेका थियो उहाँको चाहिँ करिब पाँच महिनाको तलब नै नदिएको अवस्था छ कि अहिले यो योजना कहिलेबाट सुरु भयो र यो योजना सुरु भएको त अहिले दुई वर्ष बितिसक्यो कुल योजना कति भन्नु पर्यो कुल योजनाहरू आठवटा रकम चाहिँ करिब सवा तिन करोड जति हुँदो रहेछ यो श्रमदान र उत्साहित गर्दाखेरि है हजुर हजुर सबभन्दा ठुलो योजना भन्ने जुन यो अर्घा धरमपानीमा रहेको यो अर्घाजीकै छ एक करोड छपन्न लाखदेखि लिएर सानो भनेको सोह्र लाखसम्मको छ होइन यो गुल्मीको दरलाम चौर उपभोक्ता समितिका अध्यक्ष र सचिवहरू त उल्टो तपाईँको मर्क मर्कामा परे मर्कामा परे जानकारीका लागि धन्यवाद अत किन ढिलाइ गरियो र अनियमितता भयो यस सम्बन्धमा हामी उनै अर्खाची क्षेत्र नम्बर दुईका सभासद दुमन थापालाई टेलिफोन सम्पर्कमा ल्याएका छौँ सुनौ के भन्नुहुन्छ त उहाँ हेलो नमस्कार मान्यज्यू नमस्ते तपाईँले जुन एमआरएनजी जुन कार्यक्रम दुई वर्ष अघिदेखि ल्याउनु भएको रहेछ होइन अर्खाची सहित गुल्मीका तिनवटा गाविस अहिलेसम्म काम सुरु नहुनु र रकम निकालिएको भन्ने कुरा सुन्दाखेरि अलिकति अचम्म लाग्यो किन यस्तो भएको होला होइन काम त यसो हो हजुर कार्यक्रम दुई वर्ष अगाडि इनिसिएट भयो एक वर्ष फन्डबाट ढिला भयो त्यो कार्यक्रम माथिबाटै अनि त्यसपछि हामीले सम्झौता गरेको गएको असोजमा हो त्यसपछि चुनाव आएको कारणले गर्दा चुनावमा अलिकति डिस्टर्ब भयो अब अहिले त्यो अनुसार कार्यक्रमहरू सुचारू हुनको लागि त्यहाँ चाहिँ जम्मै दुईवटा कार्यक्रम छन् अहिले एउटा हरारे भन्नेले चाहिँ के अरे मूल विवादको कारणले नगर्ने भन्ने सुनेको छु अरूहरूको चाहिँ कार्यक्रम सुचारू हुनाले सामानहरू अहिले धुवा लगाइरहेछन् र छ महिनाको म्याद बढाएको हामीले र यो असार मसान्तभित्रमा ती कार्यक्रम सम्पन्न गर्ने हाम्रो कार्ययोजना सहित हजुर हामीले पेस गरिसकेको अवस्था हो के हुन्छ भनेदेखि त्यहाँबाट समिति र यहाँको संस्था दुईटाको संयुक्त खाताबाट पैसा सञ्चालन हुन्छ हजुर र त्यो पैसाको चाहिँ सप्लायरलाई दिएर अनि सामान जाने भन्ने हुन्छ सेकेन्ड किस्ता पैसा फर्स्ट किस्ताको कम्प्लिट भएपछि मात्रै आउने हो त्यस कारणले पहिलो किस्ताको सामान चाहिँ भुक्तानी भएर त्यहाँ बुटोलबाट सामान आउँदै अनि यहाँले जो सामग्री खरिदका लागि बुटोलमा जुन बार्गेनिङ होटेलमा गर्न लगाउनु भयो नि एकदमै यो कमिसनको चलखेल भन्ने खालको गुनासो गरे नि उपभोक्ता समितिका मान्छेहरूले अब यो कुरामा बुझ्नुपर्ने कुरा त रेट बाहिर क्लियर छ सबैको अगाडि त्यो फन्ड बोर्डले तोकेको रेट हुन्छ यसमा है त्यो रेटमा सामान मलाई लाग्छ एक वर्ष डिले भएको कारणले कसैले पनि दिन सक्दैन कमिसन त परि जान्छ मैले त्यही भएर अहिले उपभोक्ता समिति आफैले जिम्मा छोडिदिएको छु सबै ठाउँमा अनि तपाईँले चाहिने उपभोक्ता समितिका अध्यक्षहरूलाई अनि खाली चेकमा साइन गर्न लगाएर रकम निकाले त हो नि रकम निकालेको होइन कि सप्लायरलाई रकम दिने बेला त्यहाँको अध्यक्षले त मैले एउटा सिग्नेचरी म एउटा सिग्नेचरी अध्यक्ष भइसकेपछि त त्यही हुन्छ होइन र त्यही त खाली चेकमा खाली चेक भन्ने हुँदैन फन्डबोर्डले जे पैसा दिएको त्यही पैसा हुन्छ त्यो फन्डबोर्डले तोकेर जे पैसा हालिरहेको थियो त्यही पैसा हामीले सप्लायरलाई दिने हो सप्लायरले त्यो बुझेर मुनिसक्यो अहिले तेइस सयको कारणले सामान आउँदैछ र त्यसमा चाहिँ कुनै ठाउँमा अब कमिसन त के र अब ट्वेन्टी पर्सेन्ट चाहिँ भाउ बढिसकेको अवस्था छ त्यस कारणले गर्दाखेरि त्यो एकदम ट्रान्सप्यारेन्टै राखेर त्यहाँ हामीले चाहिँ देखाइदिने नै हो त्यो कतिको सामान आयो कतिको के हो के गयो रेट के हो भ्याडबिल के हो त्यो पेस नगरिकन अझ पैसा निस्किने अवस्था हुँदैन सेकेन्ड किस्ता मान्यज्यू हजुर तपाईँले यस प्रोजेक्टको रकम निकालेर चुनावमा खर्च गर्यो भन्ने आरोप लगाएन नि त उपभोक्ता समितिहरूले त्यो कहाँबाट झिके कति झिके त्यो त स्टेटमेन्टले देखाउला के अरे अनि भन्नुहोस् अब गुल्मीको पिपलधारा हाडे र दर्लाम चौरमा कहिलेदेखि काम सुरु गर्नुहुन्छ काम सुरु भइसक्यो भएको छैन भन्छ नि त मात्रै मैले दुई तिन दिन अगाडि मैले के भनेको छु भन्दाखेरि अब असार मसान्तमा ती योजनाहरू सेटिन्छन् यसरी बुझौँ यसो गर्नुपर्ने देखियो नि मान्यज्यू अब त यो तपाईँको यो प्रोजेक्टको बारेमा छानबिन त हुनुपर्ने देखियो नि सुविधा छ जो जो आएर हेर्दा हुँदाखेरि पनि गर्दा हुने भयो कि गरौँ न त त्यो चाहिँ गर्नुपर्ने देखियो अथवा हामीले भन्दा पनि अधिकार प्राप्त निकायले गर्नुपर्ने देखियो कि हाम्रै संस्थाले इनिसिएट गरेका खानेपानी हुन् अब यसमा कुनै किसिमको चाहिँ कार्यक्रम सञ्चालन गर्ने त्यो कार्यक्रमलाई समापन गर्ने इत्यादि रेस्पोन्सिबिलिटी यही यही संस्था मार्फतमा हुन जान्छ अब कार्यक्रम सुरु भइसकेपछि अब आएर कहाँ कहाँ कसरी भएको छ भन्ने कुराको मूल्याङ्कन गर्न जलेबी हजुर होइन हजुर अनि यो कार्यक्रम फेरि वान टाइम कार्यक्रम भएको हुनाले यो पानी सिद्धिन्छ त्यो प्रोग्राम पनि सिद्धिन्छ कि के बताइदिनुहोस् भने गुल्मीका यी तिनवटा गाविसमा कहिलेसम्म सम्पन्न गर्नुहुन्छ प्रतिबद्धता जनाइदिनुहोस् असार मसान्त असार मसान्तमा सक्नुहुन्छ होइन त एकदमै त्यो हाम्रो कार्ययोजना नै हो नभए त त्यो कार्यक्रम हुन सक्दैन उपभोक्ता समितिका अध्यक्ष र सचिवहरू तपाईँले बोलाउने ठाउँमा जाँदा जाँदै कुनैको तिस हजार कसैको साठी हजारसम्म खर्च भइसकेको छ उनीहरू के यसरी ठगिने उहाँहरूको के हुन्छ भने त्यो मार्केट सर्वे भन्ने कार्यक्रम हुन्छ त्यो कार्यक्रममा आउन जानको लागि त्यो एक्सपेन्सेस त्यसमा छुट्याइदिएकै छ त्यो एक्सपेन्सेस चल्ने त्यो तपाईँले त्यो आइटमहरू हेर्नुभयो भने त्यहाँ चाहिँ म्यानेजमेन्ट खर्च लोकल खर्च ट्रान्सपोर्टेसन त्यो सबै छुट्याएको छ कि त्यहाँ तपाईँले बुटोल बोलाएर चियासी बाई एक छाक खाना त दिनु भएन अरे त्यो मेरो काम होइन नि कसको यो समिति र हामी मिलेर गर्ने फन्डले बोलाएको कार्यक्रम हो त्यो मलाई बोलायो भनेर पहिला प्रथम त म इन्भल्भ हुँदैन त्यसमा अब मैले मान्यज्यूलाई यो जानकारी गराएँ यो कार्यक्रम ओजेलका खबरले पछ्याइरहनेछ र हजुरले प्रतिबद्ध जनाए जस्तै गरी असार मसन्त भित्रमा यी तिनवटा गाविस गुल्मीका तिनवटा गाविस र अर्घाचीमा हामीलाई जानकारी भएन हामी ल हामी तपाईँ प्रतिबद्ध जनाउनु भएको छ हामीले त्यसरी असार मसान्त भित्रमा फेरि भयो कि भएन भनेर हामीले पछ्याउने छौँ यदि भएन भने फेरि भण्डाफोर गर्नेछौँ मान्यज्यू हस् धन्यवाद श्रोता भयो सभासद थापाले असार मसान्त भित्र ती सबै योजनाहरू सम्पन्न गर्छु भनेको कुरा त्यसो त उहाँले यसो भन्न थालेको धेरै भइसक्यो जनताले चुनेर पठाएका सभासद थापा जस्ताले परेको खानेपानी योजनामा समेत यस्तो गर्छन् भने यस्ताले कस्तो संविधान बनाउलान् भन्ने आशा राख्ने पैसाले खोलो बगाएर चुनाव जित्नेहरू यो देशमा धेरै छन् यसर्थ यस्ता धेरैलाई अब नेपाली जनताले चिन्न बुझ्न र यस्ताले सरकारले बनाउन आँटेको संविधान बहिष्कार गरेर जनमुखी संविधान बनाउन दबाब दिनुपर्ने बेला आएको छ करोडौंको खानेपानी योजना पारेर यति बेला जनताको धारामा पानी खस्नु पर्ने बेला सुरु नै नगर्नु र उपभोक्ता समितिलाई झुलाएर राख्ने यस्ता सभासद थापाका बारेमा हामीले आगामी दिनमा पनि खोज खन्तर गरि नै रहनेछौँ फेरि पनि आग्रह गर्दछौँ कि सभासदसँग सचेत हुनुहोस् र गाउँ गाउँबाट युवा पंक्तिले उनीहरूको विरोध जनाउनुहोस् तब मात्र यो देश देशका गरिब निमुखा जनताले चाहेको संविधान बन्नेछ अन्यथा पारा पुरानै हुनेछ कि कसो अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गलो जीवनको गोरेटो प्रतिदिन घरेलु हिंसाबाट गुल्मी अरखाँची पाल्पा बागलुङ लगायतका जिल्लाका कैयौँ महिलाहरू आत्महत्या गर्न थालेका छन् केही दिन अघि पाल्पामा एकजना शिक्षिकाले श्रीमानको यातना सहन नसकेर पत्रमा लेखेर झुन्डिएर आत्महत्या गरेको समाचार आइरहेको थियो उनले लेखेको त्यो पत्र पढ्ने हो भने जो कोहीको मुटु भक्कानिन्छ दाइजो कम ल्याएको भन्दै श्रीमानले यातना दिने र हेलत्तो गर्दै आउन थालेपछि उनी बाँच्नुभन्दा मर्न निको भएको भन्दै पत्रमा लेखेर आत्महत्या गरेकी थिइन् हिजो मात्रै हामीलाई जुबुङबाट एउटी महिलाले रुँदै फोन गर्नुभयो म आत्महत्या गर्न तयार भइसकेँ मलाई जिउन दिएन परिवारले दाइजो कम ल्याएको भन्दै मलाई रात दिन हेला गर्ने पिट्ने गर्छन् म कसरी बाँचु भन्दै हुनुहुन्थ्यो र केही दिन अघि गुल्मीको नेटामा एकजना महिला श्रीमानको कुटाइ सहन नसकेर झुन्डिएर आत्महत्या गर्न पुगिन् र त्यहाँ धन्न एउटी महिलाले देख्नुभयो र उनलाई आत्महत्या गर्नबाट बचाउनु भएको थियो फेरि आजै त्यसै नेटा गाविसमा अर्की महिला श्रीमानको कुटाइ सहन नसकेर आत्महत्या गर्न पुगेकी थिइन् जसलाई फेरि उनै महिलाले बचाउनु भएको छ त आजको जीवनको गोरेटोमा महिलाहरू दिन प्रतिदिन यसरी नै आत्महत्याको शिकार बनाउने वा यिनीहरूलाई त्यो घरेलु हिंसाबाट बचाउने यस विषयको चर्चा गर्नका लागि तिनै कालको मुखमा पुगेकी महिलाको जीवनको गोरेटो पस्किँदैछौँ आज हामी टेलिफोन सम्पर्कमा आधारित हेलो हेलो नमस्कार नमस्कार तपाईँको शुभ नाम चाहिँ के हो मेरो नाम सुशीला सुनार सुशीला सुनार नेता गाविस वडा नम्बर कति हो नेता गाविस नम्बर सात किन झुन्डिन जानुभयो आज रुखमा भयो सात मलाई पिस्न खालेको थाले गऱ्यो उचित गरे अवस्थामा पनि मलाई त्यस्तो गरायो मैले कोसिस कोसिस गरेर बस्छु मैले न्याय पाउँछु न्याय भनेर यहाँ न्याय खोज्न आएको झुन्डेर मन खोजे त होइन झुन्डेको त अब न्याय नपाएपछि झुन्डेर मन पनि त परेस पऱ्यो नि तपाईँको विवाह कोसँग भएको हो कति सालमा भएको सबै बताइदिनुहोस् न कहाँ हो माइप बागलुङमा बागलुङ कुन गाविस कति नम्बर वडा कति वर्षको उमेरमा विवाह भएको थियो तपाईँ किन सानैमा विवाह गर्नुभयो अब के गर्ने आमा पनि बुवा पनि हुनुहुन्थेन आमा पनि हुनु अब उसको कारणले के गर्ने